नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रम लोगागनको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि आइसकेका छौँ प्राविधिक मित्र रासँगै म छु तपाईँकै लोकभाकाको साथी दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच घर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम लोक लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ प्रत्यक्ष गायनको कार्यक्रम तपाईँ पनि गाउन सक्नुहुनेछ र तपाईँको त्यो कला छ त्यो गला छ भने आउनुहोला तपाईँकै लागि तपाईँको त्यो प्रतिभाको कदर गर्दै कार्यक्रम लोकआँगनलाई हामीले विगतका दिनदेखि नै लिएर राखेका छौँ जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको लाइन भएर आउनुहोला र कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले पाउनुहुनेछ यसै स्टुडियोमा प्रत्यक्ष रूपमा गायन गर्ने पाउने मौका तपाईँलाई हामी उपलब्ध गराउनेछौँ र गत हप्ताका विजेता मित्र कोराका मित्र हुनुहुन्थ्यो रिजन चेपाङ र उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु सुरुवातमा नै उहाँ टाढादेखि आउनु भएको छ उहाँसँगको भलाकुसेरले जोड्छु अनि त्यसपछि तपाईँ फोन लाइनमा आउँदै गर्नु होला भन्न चाहन्छु रिजनजी स्वागत छ तपाईँलाई कार्यक्रममा हजुर नमस्ते आराम हुनुहुन्छ के गर्दै हुनुहुन्छ आजभोलि आजभोलि म पढ्दैछु कहाँ कतिमा पढ्नुहुन्छ राष्ट्रिय सेकेन्डरी स्कुल एटमा एटमा पढ्दै हुनुहुन्छ हजुर राम्रोसँग पढ्नु होला है राम्रोसँग हुँदैछ होला पढाइ पनि होइन हुँदैछ गत हप्ता कुन गीत गाउनु भएको थियो विजेता हुनको लागि तिम्रै यादले पागल पागल भाकी छु भन्ने गएको थियो तिम्रै यादले पागल पागल भाकी छु हजुर आज कुन गीत गाउनुहुन्छ मन परेको फुल कसे खसेछ मैले तिमीलाई नपाउनु रहेछ र यति धेरै माया बसेछ भन्नुभएको हुन्छ तपाईँ सुरु गर्नुहोस् होइन म तपाईँलाई सङ्गीतले पछ्याउनेछु हुन्छ सुरु गर्नुहोस् निष्ठुरीकै याद आयो फेरि याद आयो फेरि भित्र हराको मन मन्तारेको फुल तसेको मैले तिमीलाई नपाउने यति धेरै माया बसे रिटुले सटिन्थ्यो रिटुले सटिन्थ्यो आफ्नो भएमा हमें यति धेरै माया गरेको वास्तवमै त्यो आफूले माया गरेको मान्छे चाहिँ अलिकति टाढा हुँदा अलिकति टाढा जाँदाखेरि चाहिँ अलिकति हामीलाई त्यो खालको अवश्य पनि लाग्छ नि अनि रिजनजी वास्तवमै त्यो आफ्नो मायालाई सम्झेर गएको कि कसरी गाउनु भएको त्यस्तो त भएको छैन त्यस्तो भएको छैन <laughs> अब हुनेवालामा छ होला सायद होइन अनि राम्रोसँग गाउनु भएको छ गत हप्ता कसरी गाउनु भएको थियो र यो स्टुडियोमा आउँदा कस्तो भयो त्यो फोनबाट गाउँदाखेरि चाहिँ तपाईँलाई कस्तो अनुभव भयो फोनबाट एउटा चाहिँ राम्रै भएको थियो फोनबाट गाउँदा राम्रो लागेको थियो अनि स्टुडियोमा आउँदा कस्तो फिलिङ भयो अलिकति हुन्छ नि फिल हुन्छ नि झन् स्टुडियोमा आउँदा त झन् मलाई राम्रै लाग्यो झन् राम्रो लाग्यो है हजुर अनि कार्यक्रममा आएर चाहिँ राम्रोसँग गाउनु भएको छ र तपाईँलाई जति पनि श्रोताहरूले सुनिराख्नु भएको छ के भन्न चाहनुहुन्छ आफ्नो श्रोताहरूले कार्यक्रम लोगागन रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगज सुनिरहनु भएका दाजुभाइ दिदीबहिनीहरूलाई तपाईँहरूको पनि मनभित्र गुम्सेका कुराहरू छन् भने बाहिर निकाल्नुहोला भन्न चाहन्छु आफ्नो प्रतिभालाई चाहिँ नलुकाउनु होला भन्न चाहनुहुन्छ धेरै धेरै धन्यवाद छ रिजनजी टाढादेखि आउनुभयो आफ्नो त्यो प्रतिभालाई नलुकाइकन कार्यक्रममा आइदिनु भयो फेरि फेरि पनि सहभागिता बन्दै गर्नुहोला आजलाई छुट्टी गरे है त नमस्ते रिजन के रिजनजीसँगको कुराकानी सँगसँगै अब हामी कार्यक्रम एकैछिन यो मिठो भाका सुन्छौँ त्यसपछि तपाईँसँग भेट्नको लागि पुनः आउनेछौँ वास्तवमै त्यो आफ्नो छोरालाई आफ्नो छोरीलाई आफ्नो सन्तानलाई चटक्क छोडेर चाहिँ विदेशी था आफ्नो त्यो छोरा छोरीको पिरले चाहिँ अवश्य हाम्रो मन दुख्छ भन्दै हुनुहुन्थ्यो मिलन लामोको आवाजमा रहेको यो मिठो लोक भाकालाई तपाईँ माझ राखेँ कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्न चाहन्छु हजुर नमस्ते नमस्ते हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो म पर्सादेखि रूपा पर्सादेखि रूपा रूपा चेपाङ के छ रूपाजी हालखबर एकदमै ठिकठाक छ के गर्नुहुन्छ म पढ्दैछु पढ्दै हुनुहुन्छ कहाँ कतिमा म खैरेनी स्कुलमा खैरेनी स्कुलमा पढ्दै हुनुहुन्छ हजुर राम्रोसँग पढ्नु होला हाम्रो शुभकामना तपाईँलाई है त हुन्छ कार्यक्रममा आउनु भएको छ कुन भाका सुनाउने आज यो मार्मिक सन्देश उनले पाए हुन्थ्यो हुन्छ सुरु गर्नुहोस् म तपाईँलाई सङ्गीतले पछाउँछु है त हे उनको भाषा यो यो सन्देश उनले पाए हुन्थ्यो यहाँ मलाई सास छैन त्यहाँ कस्तो छ सँगै पो भए कि मन यहाँ मलाई सुनाउँदो छैन कस्तो छ सँगै हुन पाएको भए कि मन गर्दैछ कि मुस्किलले रात दिन बादल पारिले भए कि नाउ मन रुन्छ हुन पाएको भए कि नाउ मन रुन्थ्यो भयो रूपाजी निकै सुन्दर तरिकाले गाउनुभयो धेरै धेरै धन्यवाद सहभागिताको लागि रेडियो सँगै रहनुहोला छ नमस्ते रूपक्षी आउनु भएको थियो पोर्साबाट अब पालो तपाईँको जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउनुहोला कार्यक्रममा आएर राम्रोसँग गीत गाउनु हुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा प्रत्यक्ष रूपमा गायन गर्न पाउने मौका तपाईँलाई हामीले उपलब्ध गराउनेछौँ र यो मौकालाई नगुमाउनुहोला भन्न चाहन्छु तपाईँकै गला अनि कलालाई सम्मान गर्नको लागि हामी आएका छौँ तपाईँको त्यो गला अनि कलाको सम्मान गर्दै कार्यक्रम लोक लोकगान विगतका दिनदेखि नै आइराखेको छ तपाईँमा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ एकैछिन हामी यो मिठो भाका सुन्छौँ त्यसपछि पुनः तपाईँ माझ आउने नै छौँ भन्दै थिएँ र विज्ञापनमा जान्छौँ विश्राममा जान्छौँ विश्रामपछि पुनः तपाईँ माझमा आउनेछौँ एकैछिन यो मिठो भाका तपाईँको लागि हामी घोडा ए सानो तिमीलाई के पुगेन तिमैले दिएको माया कमी घोडा का लागी सुनो हजुरा यसपालि सविदा त्यो अवश्य लेखिन्छ क्याबरेट सविदा लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड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 होला हामीले पनि कार्यक्रम गर्ने भनेको स्टेजको व्यवस्था कहाँबाट गर्ने होला होइन तिमीहरू किन चिन्ता गर्छौ म्युजिकल ट्रेन एन्ड क्याटरिङ सर्भिसमा जाऊ न तिमीहरूको समस्या समाधान भइहाल्छ नि हजुर हामी कहाँ विवाह व्रतबन्ध सभा सेमिनार कार्यक्रम पार्टी आदिको लागि आकर्षक स्तरीय स्टेज पञ्चे बाजा हाफ क्याटरिङ फुल क्याटरिङ गाडी भिडियो क्यामेरा स्टेज सामग्रीको लागि छिटो सरित्र सुलभ मूल्यमा हामीलाई सम्झनुहोस् सम्पर्क musical train and catering service कर्मचारी पेट्रोल पम्पको आडैमा प्रोपराइटर विनोद मैनाली र सुशील तिवारी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी चार सय तिरासी र अन्ठानब्बे पाँच पचास साठी तिन सय चौबिस ए सुन न आज आभासको बिहेमा गएको दुलालाई हेर्नु सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए किन होला हेरिहाल्छन् नि यति राम्रो सुट लगाएर गएपछि त्यसमाथि Baglung Kali tailors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 Chaudhary mobile अन्ठानब्बे चार पचास सडसठी दुई सय एकहत्तर अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय अठार पुनश्च मेमोरी कार्डबाट पनि फोटो धुलाउने काम गरिन्छ मनोरञ्जनका लागि तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्च र यो हो कार्यक्रम लोक आगन यो एक किसिमको व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोगागानमा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच सय घाट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ प्रत्यक्ष गायनको कार्यक्रम कार्यक्रम लोक आँगन आउने गर्छ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइँ बस्नको लागि आउने गर्छौँ हामी र जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस आज पनि खुल्ला छ तपाईँकै लागि भनेर हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रममा आउनुहोला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्र मध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने पाउने मौका तपाईँले हामीले उपलब्ध गराउनेछौँ राजको सङ्केत कोही साथी आइसक्नुभयो म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो हरि राई हजुर के छ हरि हालखबर एकदम आरामै हुनुहुन्छ है हजुर अनि दिनहरू कसरी व्यतीत हुँदैछ दिनहरू राम्रै चालि बितिरह अस्ति चाहिँ व्यस्तताले जानु नि भ्याइएन अघिल्लो त हप्ता है कार्यक्रममा आउनु भएको छ आज कुन भएको सुनाउनुहुन्छ मेरी सानो कहाँ मेरी सानो कहाँ छौ हुन्छ सुरु गर्नुहोस् धरती यही हो दुबैले टेक्ने किन मैले तिम्रो मुख नदेख्ने सन्त मेरी तिम्रो मुख नदेख्ने देखने साथ मेरी साथ trong lòng ngoài mi tiêu chút các mặt mi tâm những thế mà thôi cái dù đi không thể để thôi mà biết ra thôi Hãy subscribe cho kênh Ghiền Mì Gõ Để không bỏ lỡ những video hấp dẫn हजुर निकै सुन्दर तरिकाले गाउनुभयो धेरै धेरै धन्यवाद सहभागिताको लागि छुट्टिन्छौँ नमस्ते नमस्ते हरि राई आउनुभएको थियो लोथोरबाट अब पालो तपाईँको हामी कार्यक्रमको निकै अन्त्य अन्त्यतिर पनि आइराखेका छौँ तपाईँको केही फोन चाहिँ लिन सक्छौँ होला हामी कार्यक्रम आउनुहोला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँकै लागि हामीले खुल्ला गरिराखेका छौँ र कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर चाहिँ प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका त्यो तपाईँको मौकालाई चाहिँ नगमाउनु होला भन्न चाहन्छु र कार्यक्रममा आउनुहोला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर यतापट्टि आवाजमा छु म दिपेन्द्र अनि उतापट्टि दर्पण पारीबाट मलाई साथ मिलिराखेको छ प्राविधिक मित्र राजबाट भने तपाईँ आउनुपर्ने जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर चाहिँ तपाईँ आउनुहोला राजको सङ्केतकै साथी आइसक्नुभयो म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो म सरिता चेपाङ सरिता के छ सरिताजी हाल खबर सबै ठिकै छ सबै छ है के गर्नुहुन्छ म पढ्दै हुनुहुन्छ कहाँ कतिमा कहाँ कतिमा पढ्नुहुन्छ म एघारमा एक्जाम आउँदैछ है राम्रोसँग पढ्नु होला भन्न चाहन्छु है त बेस्ट अफ लक कार्यक्रम आउनु भएको छ कुन भाका सुनाउनुहुन्छ आज शर्मिला आज कसम मैले माया हजुर हुन्छ सुरु गर्नुहोस् है त म तपाईँलाई सङ्गीतले पछ्याउने छु हुन्छ सुरु गर्नुहोस् माया मन्दिर कसम मैले साँच्चै हो हो र भनेको निकै सुन्दर तरिकाले गाउनुभयो सरिताजी धेरै धेरै धन्यवाद गीतका लागि रेडियो सँगै रहनुहोला चुन्टिन्छौँ नमस्ते सरिता चेपाङ आउनुभएको थियो करेयाबाट र तपाईँ आउनुहोला भन्न चाहन्छु भन्दै अब भने टाटा बाई बाई गर्नुपर्छ भन्दै हुनुहुन्छ समयले हामीलाई साथ दिँदैनन् हामी समयको पछि पछि दौडिनुपर्छ के गर्ने हामी सँगै रहने तपाईँसँगै सँगै गाउने मन त थियो नि रहर हुँदाहुँदै तपाईँसँगै रहर मेटाउन हामीले सकेनौँ र आज जम्मा जम्मी तिनजना साथीहरूको सहभागिता रह्यो रूपा चेपाङ आउनुभयो पर्साबाट हरिराई आउनुभयो लोथरबाट र अन्त्यमा आउनुभयो सरिता चेपाङ करैयाबाट तिनैजना साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो तिनजना मित्रहरू मध्येबाट हामी एकजनालाई विजेता बनाउनुपर्छ र आजको विजेता बन्नुहुने मित्र हुनुहुन्छ अन्त्यमा आउनुभएको थियो सरिता चेपाङ करैयाबाट तपाईँलाई बधाई छ अर्को हप्ता यसै स्टुडियोमा प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँले हामीले उपलब्ध गराएका छौँ र आफ्नो आइडी कार्डको साथमा आउनुहोला एक हप्ताभित्रमा शनिबार साढे तिन भित्रमा स्टुडियोमा आइपुग्नुहोला भन्न चाहन्छु रेडियो अर्पणको कार्यालयमा र जतिको फोन लागेन आज धैर्य साथ बस्नुहोला आगामी हप्ता तपाईँको अवश्य फोन लाग्नेछ र आज जतिजनाको फोन ट्राई गरेर व्यस्त हुनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र फोन लाइनमा आउनुहुने सबै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्र राजप्रति आभार प्रकट गर्दै भोलि बिहान दस बजेपछि पुनः तपाईँ र मेरो भेटघाट साहित्यिक बसाइमा हुने नै छ त्यतिन्जेलसम्मको लागि बिदा हुन चाहन्छु नमस्ते तपाईँको बाँकी पल शुभ रहोस्